साथै बाह्र जिल्लाको रेडियो कोल्वी एक सय चार दशमलव एक मेगाहर्ज र रौतहटको रेडियो सुप्रिम अठासी दशमलव सात मेगाहर्जमा पनि तपाईँ यो कार्यक्रम सुन्न सक्नुहुन्छ तपाईँले मेरो व्यक्तिगत युट्युब च्यानल चन्द्र खलानमा पनि यो कार्यक्रमका क्लिपहरू सुन्न सक्नुहुन्छ र सबै सौगा डट ब्लग स्पोर्ट डट कममा पनि यो तपाईँले डाउनलोड गरेर सुन्न सक्नुहुन्छ कार्यक्रम मुटुदेखि मुटुसम्म विशेष गरी तपाईँ माया गर्ने श्रोताहरूको लागि हो जो आफ्नो परिवारलाई आफ्नो आफन्तलाई अनि आफ्नो जीवनसाथीलाई धेरै माया गर्नुहुन्छ उहाँहरूको लागि यो कार्यक्रम तयार पारेको हो अनि यसमा तपाईँले तपाईँको साथी तपाईँको जीवनसाथी तपाईँको आफन्त परिवार र नजिकको नातेदारहरू जो हुनुहुन्छ उहाँहरूको लागि सन्देश पनि छोड्न सक्नुहुन्छ र साथीको लागि तपाईँले सम्झेर केही शब्द पनि लेख्न सक्नुहुन्छ त्यस्तै तपाईँले शृङ्गारिक गजल मुक्तक कविता सायरी वा तपाईँको जीवनसँग सम्बन्धित जीवन भोगाएका कुनै पनि छोटो छोटो कुराहरू पनि कार्यक्रममा लेखेर पठाउन सक्नुहुन्छ ती भोगाइहरू सायद तपाईँको दुःखको पल होला तपाईँले बिर्सन नसकेको कुनै क्षण होला त्यस्तोहरू पनि हामीलाई लेख्न सक्नुहुन्छ हामी सकेसम्म पारिवारिक र प्रेमसँग सम्बन्धित कुराहरूलाई मात्र कार्यक्रममा स्थान दिन्छौँ जीवनसँग सम्बन्धित कुराहरूलाई र तपाईँले त्यो बाहेक अन्य विषयमा लेख्नुभएको कविताहरू गजलहरू चाहिँ कहिलेकाहीँ हामी नराख्न सक्छौँ राजनीतिक लगायतका अन्य विभिन्न विषयहरू किनभने यो कार्यक्रम विशुद्ध प्रेम गर्न गर्नेहरूका लागि तयार पारिएको हो र त्यसको लागि भने तपाईँले फेसबुकमा सबै सौगात भनेर टाइप गरेर खोज्नुहोस् त्यसो गर्नुहुँदा तपाईँले सबै सौगात फेसबुक पेज देख्न सक्नुहुन्छ र त्यो पेजको पोस्टमा तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ हामीले मुटुदेखि मुटुसम्मको लागि कमेन्टका लागि फोटोसहितको एउटा पोस्ट गरेका हुन्छौँ त्यहाँ कमेन्ट गर्न सक्नुहुन्छ अथवा तपाईँले त्यो पेजमा सिधै म्यासेज पनि गर्न सक्नुहुन्छ तपाईँले यसरी पठाउनु भएको म्यासेज र कमेन्टहरूलाई हामी कार्यक्रममा स्थान दिन्छौँ र आज चाहिँ मसँग तपाईँले गत साता पठाउनु भएको कमेन्टहरू बाँकी छन् र त्यसैले गत साता तपाईँले गर्नुभएका कमेन्ट र पठाउनु भएको सन्देशहरूलाई कार्यक्रम स्थान दिनेछु र आजलाई चाहिँ भने तपाईँले कमेन्ट गर्नुहोस् आज गर्नुभएका कमेन्टलाई चाहिँ म आउँदो साताको कार्यक्रममा स्थान दिनेछु र अहिलेको क्रममा भने तपाईँको सन्देशहरू राख्नु पूर्व सुनौ यो सुमधुर साङ्गीतिक आवाज जो मंजिलें एक पल को तू नजर झुका झुक जाए सर जहां वही मिलता है रब का रास्ता तेरी किस्मत तू बदल दे रख हिम्मत बस चल दे तेरे साथी मेरे कदमों के हैं निशान ना जाने आस पास है खुदा तू ना जाने आस पास है खुदा तू ना जाने आस पास है खुदा तू ना जाने आस पास है खुदा डाल तू नजर हालातों से हार कर कहाँ चला रे हाथ की लकीर को मोड़ता मरोड़ता है हौसला रे तो खुद तेरे ख्वाबों के रंग में तू अपने जहाँ को भी रंग दे के चलता हूँ मैं तेरे संग में हो शाम भी तो क्या जब होगा अंधेरा तब पाएगा दर मेरा उस दर पे फिर होगी तेरी सुबह तू न जाने आस पास है खुदा तू न जाने आस पास है जाने आस पास है खुदा तू न जाने आस पास है खुदा मिट जाते हैं सबके निशान बस एक वो मिटता नहीं है मान ले मुश्किल को मर्जी मेरी है हो हम सफर न तेरा जब कहीं यो सुमधुर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ तपाईँ रेडियो अनमोल नब्बे मेघार्च मकुवानपुरबाट रेडियो कोल्वी बाह्रबाट र रेडियो सुप्रिम रौतहटबाट र कार्यक्रमको साथमा छु म तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मुटुदेखि मुटुसम्ममा अब भने म तपाईँका सन्देशहरू राख्दैछु आउनुहोस् तपाईँको सन्देशहरूबाट यो कार्यक्रमको सुरुवात गरौँ र सबैभन्दा सुरुमा तपाईँको सन्देशहरू राख्न चाहन्छु र आज चाहिँ मैले एउटा एकजना साथीले पठाउनु भएको गजलहरूलाई सुरुमा राख्दैछु र उहाँ हुनुहुन्छ वियोगी विवश लिम्बुजी इलाम जमुना हाल दोहा कतारबाट हामीलाई सम्झेर गजल पठाउनु भएको छ र उहाँले एउटा मात्र होइन तिन तिनवटा गजल पठाउनु भएको छ र सुरुवातमा सकेसम्म म उहाँको तिनवटै गजल राख्ने प्रयास गर्नेछु यदि समय अभाव भयो भने चाहिँ अर्को साताको कार्यक्रममा पनि स्थान दिनेछु पहिलो गजल यस्तो छ रहरले सहर पसेको उसले गाउँ बिर्सिएछ रहरले सहर पसेको उसले गाउँ बिर्सिएछ आफ्नै आमा रोगी बुढो बाउ बिर्सिएछ वा रहरले सहर पसेको उसले गाउँ बिर्सिएछ आफ्नै आमा रोगी बुढो बाउ बिर्सिएछ शुद्ध पानी पिउँछु भन्छ बोतलमा किनेर शुद्ध पानी पिउँछु भन्छ बोतलमा किनेर उसले प्यास मेटाएको तलाउ बिर्सिएछ आफ्नै आमा रोगी बुढो बाउ बिर्सिएछ छोरा निकै उचाइसम्म पुगेकै हो आज छोरा निकै उचाइसम्म पुगेकै हो आज र त अब आशीर्वाद लिने पाउ बिर्सिएछ आफ्नै आमा र रोगी बुढो बाउ बिर्सिएछ जिन्दगीको परीक्षामा उत्तर दिन नसक्दा जिन्दगीको परीक्षामा उत्तर दिन नसक्दा सोच्यो हिजो पढेको जोड घटाउ बिर्सिएछ आफ्नै आमा रोगी बुढो बाउ बिर्सिएछ रहरले सहर पसेको उसले गाउँ बिर्सिएछ वा यो निकै नै मन छुने गजलको लागि बियोगी विवस लिम्बुजीलाई धेरै धन्यवाद छ तपाईँ इलाम जमुना घर भई हाल दोहा कतारमा हुनुहुन्छ र विदेशमा बस्ने बेला सायद तपाईँले लेख्नुभएको यो गजलको मर्म तपाईँले अझ धेरै सम्झनु भएको हुनुपर्छ भनेर मैले मानेको छु किनभने हामी जब परिवारबाट टाढा हुन्छौँ हुन त हामी परिवारकै लागि भनेर टाढिन्छौँ नि होइन र कसैको घरमा ऋण परेको होला अथवा कसैलाई परिवार सुन्दर बनाउने इच्छाले गर्दा हामी घरबाट धेरै टाढा जान्छौँ त्यसैले त यो रहरले सहर पसेको छोराले गाउँ बिर्सिए जस्तै आफ्नो आमा बुबालाई बिर्सिए जस्तै कहिलेकाहीँ हामी टाढा हुँदाखेरि स्वाभाविक स्नेहबाट टाढा हुन सक्छौँ हुन त हामीले दुःख गरेर आफ्नै परिवारको लागि के गर्न खोजिरहेका हुन्छौँ तर कहिलेकाहीँ परिवारसँग रहनु नै सबैभन्दा ठुलो हुन्छ परिवारको लागि कमाउनुभन्दा पनि त्यस्तो पनि अवस्थाहरू आउँछ जे होस् विदेशमा बसेर पनि हामीलाई परिवारको यो आवश्यकता सम्झाइदिनु भएकोमा वियोगी बेवस लिम्बुजीलाई धेरै धन्यवाद छ र उहाँको अर्को गजल पनि छ त्यो गजललाई पनि म कार्यक्रममा स्थान दिइहाल्छु लेख्नुहुन्छ तिमीले आफ्नै जितमा मेरो हार पाएछौ तिमीले आफ्नै जितमा मेरो हार पाएछौ बधाई छ मुटु किनबेज गर्ने बजार पाएछौ तिमीले आफ्नै जितमा मेरो हार पाएछौ बधाई छ मुटु किनबेज गर्ने बजार पाएछौ काफी छ मुटुको दुखाइ तिमीले छाडे पनि काफी छ मुटुको दुखाइ तिमीले छाडे पनि अझै टुक्रा पार्ने धारिलो हतियार पायो पाएछौ बधाई छ मुटु किनबेज गर्ने बजार पाएछौ तिमीले आफ्नै जितमा मेरो हार पाएछौ सोच्दै थिएँ कसरी यति प्रख्यात भए आज सोच्दै थिएँ कसरी यति प्रख्यात भए आज मेरो बदनाम गरिरहने समाचार पाएछौ बधाई छ मुटु किनबेज गर्ने बजार पाएछौ ढुक्क लाग्छ मैले चाहेको यति मात्र थियो ढुक्क लाग्छ मैले चाहेको यति मात्र थियो खुसीसँग जिउने एउटा आधार पाएछौ बधाई छ मुटु किनबेज गर्ने बजार पाएछौ तिमीलाई खुसी नदिने विवश मात्र तिमीलाई खुसी नदिने विवश मात्र हो जिन्दगीभर हँसाउने कलाकार पाएछौ बधाई छ मुटु किनबेज गर्ने बजार पाएछौ तिमीले आफ्नै जितमा मेरो हार पाएछौ निकै नै राम्रो गजलको लागि विवशजीलाई पुनः धन्यवाद दिन चाहन्छु साँच्चै नै कहिलेकाहीँ हामीले आफ्नो मान्छेलाई खुसी दिन नसकेको आभास हुनसक्छ तर यो चाहिँ हामीले सोच्नुपर्ने कुरा हो हामी आफ्नो मान्छेबाट नै खुसी खोज्छौँ त्योभन्दा बाहिर खोज्नु थाल्यौँ भने त कहिलेकाहीँ हामी आफैले हाम्रो आफ्नो मान्छेलाई धोका दिइरहेका हुन सक्छौँ धेरै धन्यवाद छ गजलको लागि र अर्को एउटा गजल पनि बाँकी छ उहाँको यो गजललाई पनि पढिहालौँ किनभने <laughs> बाँकी कमेन्टहरूलाई म केही समयपछि राख्छु अहिले उहाँको यो गजल फेरि पढिहालेँ र यो गजल यस्तो छ मोमबत्तीले आफू जलेर पनि उज्यालो दिनुपर्छ मोमबत्तीले आफू जलेर पनि उज्यालो दिनुपर्छ छोराले कहिले सोचेन बालाई पनि पालो दिनुपर्छ मोमबत्तीले आफू जलेर पनि उज्यालो दिनुपर्छ छोराले कहिले सोचेन बालाई पालो दिनुपर्छ वस्तु पनि आफू खुसी कहाँ चर्नु पाउँछ र यहाँ वस्तु पनि आफू खुसी कहाँ चर्न पाउँछ र यहाँ त्यसैले त हेरचाह गर्नलाई गोठालो दिनुपर्छ छोराले कहिल्यै सोचेन बालाई पालो दिनुपर्छ जिन्दगी एउटा सङ्घर्ष अनि यात्रा जस्तै हो जिन्दगी एउटा सङ्घर्ष अनि यात्रा जस्तै हो र त सफरले उकालोपछि ओह्रालो दिनुपर्छ छोराले कहिल्यै सोचेन बालाई पालो दिनुपर्छ बैगुनीलाई गुणले मार्नु भन्छन् बुढापाकाले बैगुनीलाई गुणले मार्नु भन्छन् बुढापाकाले लाग्छ मेरो दुश्मनलाई यो अङ्गालो दिनुपर्छ छोराले कहिल्यै सोचेन बालाई पालो दिनुपर्छ मोमबत्तीले आफू जलेर पनि उज्यालो दिनुपर्छ वा निकै नै मार्मिक यो गजलका लागि तपाईँलाई धेरै धन्यवाद दिन चाहन्छौँ वियोगी विवश लिम्बुजी र तपाईँले यस्तै मन्छुने गजलहरू कार्यक्रममा आगामी दिनमा पनि पठाउनुहुनेछ भनेर मैले अपेक्षा गरेको छु तपाईँलाई यो गजलहरूको लागि धेरै धेरै धन्यवाद छ जब एक लड़का एक लड़की से मिलता है पहली बार जब एक लड़का एक लड़की से मिलता है पहली बार तो क्या होता है बोलो यार इश्क विश्क प्यार व्यार इश्क विश्क प्यार व्यार इश्क विश्क प्यार प्यार इश्क विश्क प्यार प्यार जब एक लड़की एक लड़के से मिलती है पहली बार जब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 कमेन्ट गर्ने सन्देश पठाउने तरिकाको बारेमा जानकारी दिन चाहन्छु तपाईँ पनि यदि तपाईँको आफ्नो मान्छेलाई आफन्तलाई साथीहरूलाई सन्देश दिन चाहनुहुन्छ आफ्नो जीवनसाथीलाई सन्देश दिन चाहनुहुन्छ भने हामीलाई सम्झन सक्नुहुन्छ त्यसको लागि चाहिँ फेसबुकमा सबै सौगात टाइप गर्नुहोस् हाम्रो फेसबुक पेज देखा पर्छ र त्यो पेजमा हामीले मुटुदेखि मुटुसम्मको लागि पोस्ट गरेका छौँ त्यो पोस्टमा तपाईँले कमेन्ट मार्फत सन्देश छोड्न सक्नुहुन्छ अथवा सिधै त्यो पेजमा म्यासेज पनि गर्न सक्नुहुन्छ अथवा तपाईँले रेडियो अनमोलको फेसबुक पोस्टमा पनि कमेन्ट गर्न सक्नुहुन्छ र तपाईँले आज गर्नुभएका कमेन्टलाई चाहिँ म आउँदो साताको कार्यक्रममा स्थान दिनेछु र अहिलेको लागि भने पुनः तपाईँका सन्देशहरू राख्दैछु यो सन्देशहरू चाहिँ तपाईँले गत साता गर्नुभएको सन्देशहरू हुन् पठाउनु भएको सन्देशहरू हुन् र यो म्यासेज छ सबै सौगात फेसबुक पेजमा पठाउनु भएको हाम्रो नियमित श्रोता हुनुहुन्छ नन्दलाल चौधरीजी र उहाँ लेख्नुहुन्छ हेलो सर दर्शन नमस्ते म नन्दलाल चौधरी आज मेरो प्रेम सम्बन्धी प्रश्न छ यदि कुनै केटा र केटी बिचको प्रेम सम्बन्ध गहिरो छ केटीपछिको पछिको बुबा आमा राजी छ तर केटापछिको आमा आमाले दुवैजनाको बिहे गर्न मानिरहेको छैन यस अवस्थामा केटाले के गर्दा राम्रो हुन्छ भनेर भन्नुभएको छ साथीहरूमा सम्झनु पर्दा पुष्पा चौधरी प्रेरणा चौधरी प्रमेश चौधरी उमेश चौधरी नरेश चौधरी भन्नुभएको छ धेरै धेरै धन्यवाद छ नन्दलालजी तपाईँको यो सन्देश प्रश्नसहितको सन्देशको लागि हुन त यसरी प्रेमको बारेमा जवाफ दिनको लागि कुनै एक्सपर्ट विशेष ऊ पनि जानकारी पनि मलाई छैन है कसरी दिने तर मैले आफूले जानेको आधारमा भन्ने हो भने नन्दलालजी यदि केटा र केटीको उमेर पुगिसकेको छ कम्तीमा पनि म त भन्छु पच्चिस वर्ष जति पुगिसकेको छ भने चाहिँ अब कानुन अधिकारले त बिहे गर्ने अनुमति दिन्छ नै तर कहिलेकाहीँ परिवारको सहमति पनि आवश्यक पर्छ किनभने परिवारभन्दा ठुलो आफ्नो जीवनमा महत्त्वपूर्ण केलाई दिने भन्ने पनि हुन्छ तर तपाईँहरूले एकअर्कालाई विवाह गर्ने वचन दिइसक्नु भएको छ भने त्यस्तो बेला चाहिँ तपाईँले परिवारको कुरा मानेर कुनै आफ्नो मनमिल्ने साथीलाई धोका दिनु चाहिँ कदापि राम्रो होइन त्यो चाहिँ धोका जस्तो पनि हुन्छ तर जे होस् कानुनले दिएको अवस्थामा यदि आमा बुवाको सहमति भयो भने झन् धेरै राम्रो हुन्छ सहमति भएन भने कानुनले त विभे विवाह गर्न दिन्छ तर यसको अर्थ परिवारसँग नराम्रै भएर बिहे गर्नुपर्छ भन्ने त छैन बरु दुवैजनाले मिलेर शान्त भएर बुवा आमाले मान्नुहुन्न भने पनि बुझाउने कोसिस गरेर विवाह गर्न सक्नुहुन्छ मेरो विचारमा चाहिँ यो फरक फरक मत हुनसक्छ मानिसहरूको तर यदि तपाईँहरू उमेर पुगेको छ भने किनभने कहिलेकाहीँ के हुन्छ भने हाम्रो सानै उमेर छँदा हामीले सही निर्णयहरू गर्न सक्दैनौँ कहिलेकाहीँ त परिवार नै चाहिँदैन जस्तो लाग्छ हामीले जसलाई प्रेम गऱ्यौँ उनै हाम्रो जीवनसाथी चाहिँ कोही चाहिँदैन जस्तो पनि लाग्छ तर त्यस्तो त होइन हामीलाई बाँच्नको लागि र सदैव मद्दत पाउनको लागि कसै न कसैको साथ त चाहिन्छ हो तपाईँको जीवनसाथीले पनि तपाईँलाई साथ दिनुहुन्छ तर परिवारको पनि उत्तिकै महत्त्व छ तपाईँले परिवारको पनि चित्त नदुखाउने र तपाईँको आफ्नो साथीको पनि साथीलाई पनि धोका नदिएको हुने उपाय चाहिँ तपाईँले अपनाउनुपर्छ त्यसको लागि दुवैजना मिलेर हतारो नगर्नुहोस् बरु बिस्तारै परिवारलाई सम्झाएर तपाईँहरू एकअर्काको हुन सक्नुहुन्छ यो प्रश्न तपाईँले प्रश्न मात्र गर्नुभएको हो तपाईँको वास्तविक जीवनसँग त छैन होला छ भने पनि यसरी निर्णय गर्न सक्नुहुन्छ तपाईँहरूले बालिग हुनुहुन्छ उमेर पुगेको छ र बिहे गर्दै हुनुहुन्छ भने पनि परिवारसँग सम्बन्ध नराम्रै बनाएर विवाह गर्नुपर्छ भन्ने त छैन बरु सकेसम्म सम्बन्धलाई सुधार्ने कोसिस गर्नु नै उत्तम हुन्छ जस्तो मलाई लाग्छ धेरै धन्यवाद छ नन्दलालजी तपाईँको यो प्रश्नको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै भावनाहरूको यस्तै सन्देशमूलक प्रश्नहरूको पनि हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को सन्देश पठाउनु भएको छ सबै सौगात फेसबुक पेजमै उमेश चौधरीजीले लेख्नुहुन्छ हेलो चन्द्र सर शुभरात्रि म चौधरी ग्रुपको उमेश चौधरी कोल्बी नगरपालिका सानो बेलवा बाह्रबाट छाया र माया उस्ता उस्तै रहेछ जी घाम नभए नभए छाया हराउने अनि दाम नभए माया हराउने <laughs> भनेर लेख्नुभएको छ साथीलाई सम्झिँदा नमिता चौधरी नन्दलाल चौधरी सबै सौगातको होल टिमलाई शुभरात्रि एभ्री वान गुड नाइट भन्नुभएको छ धेरै धन्यवाद छ उमेशजी तपाईँको यो मिठो भावनासहितको सन्देशको लागि अनि हामीलाई पनि सम्झनु भएकोमा छाया र माया उस्तै उस्तै रहेछ भनेर तुलना गर्नुभएको छ कहिलेकाहीँ हामीलाई जिन्दगीमा त्यस्तै लाग्छ तर माया चाहिँ धेरै ठुलो कुरा हो छायाभन्दा पनि है तर अब दुवैको अस्तित्व छ माया दाम नभए माया हराउँछ भने चाहिँ त्यो मायाभित्र अलिक पर्दैन होला जस्तो लाग्छ किनकि मायाले सबै कुरा सहन्छ होइन सबै कुरा पत्यार गर्छ सबै कुराको चाह गर्छ एकअर्काको लागि त्यागहरू गर्न पनि तयार हुनु हुनुपर्छ मायामा यदि त्यस्तो छैन भने चाहिँ त्यो माया होइन बरु स्वार्थ जस्तै देखिन्छ त्यसैले स्वार्थ भएको जीवन साथी स्वार्थी जीवनसाथी अथवा स्वार्थी साथीहरूसँगको सङ्गत कहिलेकाहीँ गाह्रो हुनसक्छ तर अब मायामा कहिलेकाहीँ विवाहपछि पनि यस्तो महसुस हुन्छ भने चाहिँ अलिक गम्भीर भएरै सोच्नुपर्छ किनभने विवाह भनेको चाहिँ स्थायी बन्धन हो विवाहलाई तोड्न मिल्ने छोड्न मिल्ने त्यस्तो चाहिँ हामीले सोच्नु हुँदैन किनभने अहिले त मन मिलेसम्म सँगै बस्ने नत्र छुट्टिँदा पनि केही हुँदैन यस्तो खालको सोचाइहरू मान्छेमा आइसकेको छ सायद धेरैजनाले त्यस्तो सोचाइलाई समर्थन पनि गर्नुहुन्छ होला हामीले त्यो गलत हौँ भन्यो भने सायद हाम्रै विरुद्धमा पनि आवाजहरू उठ्न सक्छन् त्यसैले सोचाइ हो तर यति हो कि विवाह भइसकेको अवस्थामा एकअर्कालाई साथ दिएर एकअर्काको कमी कमजोरीलाई सहेर अगाडि बढ्नुको विकल्प छैन र त्यसो गर्नु नै हाम्रो जीवनको लागि उत्तम उपाय पनि हो नत्र त सम्बन्धको केही अर्थ नै रहँदैन नि भनेर धेरै धन्यवाद छ उमेशजी तपाईँको यो सन्देशको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै सन्देशहरूको हामी अपेक्षा गर्छौँ र त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ यो चाहिँ लाइभमा कमेन्ट गर्नुभएको थियो अनिता गोङबा थक्करजीले हेलो दाई सन्चै हुनुहुन्छ म सिमराबाट अनिता गोङबा भन्नुभएको छ अनिताजी म एकदमै सन्चै छु तपाईँलाई पनि सन्चै होला भनेर अपेक्षा गरेको छु अनि सिमराबाट हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धन्यवाद छ अर्को साता पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ है ही मेरी पहली ख्वाहिश तू ही आखिरी है मेरी बेबसी है तू मेरी जिंदगी है तू मेरी हर खुशी सुमधुर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ तपाईँ रेडियो अनमोल नब्बे मेगा हार्च मकुवानपुर हेटौँडाबाट रेडियो कोल्बी बाह्रबाट र रेडियो सुप्रिम रौतहटबाट र म छु तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मुटुदेखि मुटुसम्म विशेष गरी प्रेम गर्नेहरूका लागि अनि तपाईँ जो आफ्नो परिवारको विषयमा साथीहरूको विषयमा आफन्तहरूको विषयमा सोचिरहनुहुन्छ उहाँहरूको लागि तयार पारेको कार्यक्रम हो तपाईँ आफ्नो जीवनसाथी पारि परिवार त्यसै गरी आफन्तजन साथीहरूलाई म्यासेज पठाउन सक्नुहुन्छ कमेन्ट गर्न सक्नुहुन्छ अथवा तपाईँले शृङ्गारिक गजल मुक्तक सायरी र कविता पनि यो कार्यक्रममा राख्न सक्नुहुन्छ त्यसका लागि भने फेसबुकमा गएर सबि सौगा टाइप गर्नुहोस् हाम्रो पेज फेसबुक पेज देखा पर्छ र त्यो पेजको पोस्टमा कमेन्ट गर्नुहोस् वा सिधै म्यासेज गर्नुहोस् त्यो पेजमा अथवा तपाईँले रेडियो अनमोलको फेसबुक पोस्टमा पनि कमेन्ट गर्न सक्नुहुन्छ अब भने म ढिला नगरी फेरि तपाईँकै सन्देशहरू राख्न चाहन्छु यो सन्देश गर्नुभएको पठाउनु भएको छ ओयमको भूमिनन्द लिम्बूजीले हाम्रो नियमित श्रोता हुनुहुन्छ लेख्नुहुन्छ नमस्कार म थर घर भई हाल इटहरीबाट है तिनझुरे मिडिया ग्रुप प्रवासको सदस्य भूमिनन्द लिम्बू मेरो साथीहरूलाई शुभ सपनी भन्नुपर्दा एक्लोमुटु साजन लिम्बू सोधा याख्या सोल्टिनी लिम्बुनी मिना तुम्रोक अभिलाषी सुनिता गुरुङ आर्या शेर्पा लगायतका थुप्रै साथीहरूको नाम लेख्नुभएको छ भूमिनन्दजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ मिडिया प्रेमी गणेश छेत्री रिमालजीले have sweet dreams to my all फ्रेन्ड्सलाई इट्स मी तिन धुरी मिडिया ग्रुप फिदिम पाँच थरबाट गणेश छेत्री रिमाल भन्नुभएको छ धेरै धन्यवाद छ गणेशजी हामीलाई सम्झनु भएकोमा फिदिमबाट र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ रुक्साना श्रेष्ठजीले हेलो गुड इभिनिङ नमस्ते म रुक्साना श्रेष्ठ काठमाडौँबाट तिनझुरे मिडिया ग्रुपको मेम्बर गुड नाइट विशेष राख्नुपर्दा वेदराज विष्ट कान्छा एक्लो मुटु साजन लिम्बू देव बासकोटा दिप्सन लिम्बू ओयमको भूमि नन्द लिम्बू लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ रुक्सानाजीलाई यो सन्देशको लागि धेरै धेरै धन्यवाद छ र आगामी दिनमा पनि तपाईँको यस्तै सन्देशको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ दिपा विष्टजीले लेख्नुहुन्छ गुड नाइट अल अलाई भन्नुभएको छ दिनेश गजमेर डियर गरिब बाबुको हरिब छोरा भनेर पनि सम्झनु भएको छ दिनेश गजमेरजी र गरिब बाबुको हरिब छोराजीलाई धेरै धन्यवाद छ दिपाजी तपाईँको यो कमेन्टका लागि र आगामी दिनमा पनि तपाईँको यस्तै सन्देशहरूको हामी अपेक्षा गर्छौँ बदल रही है रूप जिंदगी छाव है कभी कभी है धूप जिंदगी हर पल यहाँ जी भर जियो जो है समा